number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी प्यालेस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हातसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट संसारभरि केही साथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा यहाँलाई स्वागत छ समाचार कक्षीबाट म सुजिता हमाल अब खबर विस्तारमा भारत भ्रमणमा रहनुभएका एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज पनि राजनीतिक भेटघाटमा व्यस्त रहनुहुने भएको छ अध्यक्ष प्रचण्डले आज बिहान दलका नेताहरूसँग भेटवार्ता गर्नुहुने कार्यक्रम छ उहाँले आज विपक्षी दलका नेता सुषमा स्वराज विदेश विभाग प्रमुख करण सिंह राष्ट्रिय काङ्ग्रेस पार्टीका महासचिव डीपी त्रिपाठी प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार शिवशंकर मेनन लगायतका नेताहरूसँग भेट गर्नुहुने नयाँ दिल्लीमा रहनुभएका पत्रकार ऋषि धमलाले जानकारी दिनुभएको छ भारत भ्रमणको क्रममा प्रचण्डले राष्ट्रपतिसँग पनि भेट गर्नुहुने कार्यक्रम छ उहाँ गएको शनिबार नयाँ दिल्ली जानुभएको हो उहाँले विभिन्न उच्च स्तरीय नेताहरूसँगको भेटवार्ताका क्रममा लोकतान्त्रिक मूल्य मान्यताका लागि आफ्नो दलले निर्वाह गर्दै आएको भूमिकाप्रति शङ्का नगर्न आग्रह गर्नुभएको छ केन्द्रीय समितिको रिक्त पदमा मनोनित गर्ने विषयमा छलफल गर्न नेकपा एमालेको स्थायी समिति बैठक आज पनि बस्दैछ आइतबारको बैठकले मनोनितको विषय टुङ्गो लगाउन नसकेपछि निर्णय लिन आज दिउँसो दुई बजे फेरि बैठक बस्न लागेको हो एमालेबाट बाहिरिएका मधेसी तथा जनजाति नेताहरूको ठाउँमा मनोनित गर्ने कुरा सहमति भए पनि शीर्ष नेताहरूले आफ्ना निकट नेताहरूको नाफी सिफारिस गरेपछि कुरा मिल्न सकेको छैन मनोनित गर्ने विषयमा सहमति नभएपछि आइतबार बस्ने भनिएको पोलिट ब्युरो बैठक समेत बस्न सकेको छैन आजको स्थायी समिति बैठकले एजेन्डा तय गरेपछि पोलिट ब्युरो र केन्द्रीय समिति बैठकको मिति टुङ्गो लाग्ने एमाले जनाएको छ सरकार विरोधी आन्दोलनमा रहेका नेकपा माओवादी लगायत साना तेत्तिस दलले आज भारतीय दूतावासमा विरोध पत्र बुझाउने भएका छन् विराटनगरमा भारत सरकारले अवैधानिक ढंगले स्थापना गरेको महावाणिज्य दूतावास खारेजीको माग गर्दै दिउँसो दुई बजे र्यालीसहित दूतावासको कार्य लाइन्चोरमा पुगी विरोध पत्र बुझाउने नेकपा माओवादीका प्रवक्ता पम्पा भुषालले जानकारी दिनुभयो भारतले विराटनगरमा अवैधानिक रूपमा महावाणिज्य दूतावास खोली नेपाली भूमिमा भारतीय झण्डा गाडेको छ सरकारले सहवाणिज्य महावाणिज्य दूतावास हटाउन कूटनीतिक तवरबाट आग्रह गरे पनि भारतले अटेर गर्दै आएको छ एकीकृत नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आज पूर्वी चितवनको रत्नगरमा रहेको शहीद स्मृति बहुमुखी क्याम्पसको एउटा कोठा कब्जा गरी सम्पर्क कार्यालय स्थापना गरेको छ क्याम्पस प्रशासनले यसअघि सोभियु भवन उपलब्ध नगराएको र आसन्न सोभियु निर्वाचनलाई मध्यनजर गर्दै कोठा कब्जा गरेको अखिल क्रान्तिकारी शहीद स्मृति बहुमुखी क्याम्पस एकाइ कमिटी अध्यक्ष अविनाशले जानकारी दिनुभएको छ विद्यार्थीहरूको समस्या समाधान गर्नका लागि कोठा कब्जा गरी सम्पर्क कार्यालय स्थापना गरेको उहाँको भनाइ छ अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य गोलकुमार बस्नेतको नेतृत्वमा गएको विद्यार्थीहरूको टोली कोठा कब्जा गरी सम्पर्क कार्यालय स्थापना गरेको हो यस विषयमा क्याम्पस प्रशासनले भने कुनै प्रतिक्रिया जनाएको छैन पूर्वी चितवनको रत्नगरमा एउटा रियल जुसमा लेदो भेटिएको छ रत्नगर आठ शुभपरबाट टोल बस्ने रेशम श्रेष्ठले स्थानीय शान्ता राउतको पसलबाट किनेको जुसमा लेदो भेटिएको हो हिजो साँझ सो पसलबाट किनेर खान लाग्दा गनाएपछि हेर्दा लेदो मिसिएको पाइएको श्रेष्ठले बताउनु भएको छ यसअघि पनि रत्नगरका केही पसलमा लेदो मिसिएको जुस भेटिएको थियो यसमा फ्याक्ट्रीको पहिलो कमजोरी भए पनि प्रभावकारी अनुगमन नहुँदा पटक पटक पेय पदार्थ लगायत अन्य दैनिक उपभोग्य वस्तुमा मिसाव छनौट हुने गएको नागरिक सरोकार मञ्च रत्नगरका सदस्य ज्ञानेन्द्र राज पाण्डेले बताउनु भएको छ लेदो मिसिएको सोजुस लिएर आज जिल्ला प्रशासन कार्यालयको ध्यान आकर्षण गराउन जाने पाण्डेले बताउनुभयो नेपालगञ्जको धम्बोजीमा गैराती भीषण आग लागि भएको छ आग लागिबाट एघारवटा पसल जलेर नष्ट भएका छन् पाँचवटा मोटर मोबाइल पसल तीनवटा रेडिमेड रेडिमेड कपडा पसल एउटा रेस्टुरेन्ट भाँडा पसल घडी पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ गै राति बाह्र बजेदेखि आगलागी सुरु भए पनि दमकल भने करिब एक घण्टा ढिलाएकाले धेरै पसलमा क्षति पुगेको पीडित नयन राइमीले जानकारी दिनुभएको छ आगलागीबाट भएको क्षतिको एकिन विवरण संकलन नभए पनि करिब दुई करोड भन्दा बढीको नोक्सानी भएको अनुमान गरिएको छ विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ गृह संसदले प्रशासनिक सेवाका पन्ध्र हजार दरबन्दी कटौती प्रस्ताव पारित गरेको छ संसदले संसदले आगामी सन् दुई हजार चौधभित्र ती प्रशासनिक सेवाका दरबन्दी कटौती गर्ने भएको हो संसदमा पेश गरिएको सरकारी सेवाका दरबन्दी घटाउने प्रस्तावको समर्थनमा एक सय अडसठी मतमध्ये एक सय तेइस मत प्राप्त भएको थियो यसै गरी सत्तारूढ गठबन्धनका तीन दलको पनि प्रस्तावको पक्ष पक्षमा समर्थन थियो संसद बाहिर भने पन्ध्र हजार कर्मचारीलाई बेरोजगार बनाउने प्रस्तावको विपक्षमा नाराबाजी भएको बेबिसीले जनाएको छ चरम आर्थिक मन्दीका कारण सरकारले प्रशासनिक सेवाबाट रोजगारीमा कटौती गरिएको अधिकारीहरूले बताएका छन् अधिकारीहरूका अनुसार आगामी जुन महिनासम्म दुई हजार डिसेम्बरसम्म अरू दुई हजार र बाँकी एघार हजार दरबन्दी सन् दुई हजार चौधको डिसेम्बरसम्म कटौती गरिसक्ने तयारी गरिएको हो र बर्मुडामा जारी ICC world cricket league division थ्रीमा आज नेपालले आफ्नो दोस्रो खेलमा युगाण्डाको सामना गर्दैछ खेल समर सेट क्रिकेट मैदानमा बेलुका सभा सात बजेपछि हुनेछ नेपाललाई अघिल्लो चरण प्रवेशका लागि युगाण्डालाई जित्दै जित्ने पर्ने हुन्छ आफ्नो पहिलो खेलमा अमेरिकासँग चौरानब्बे रनको अन्तले पराजित भएपछि नेपाल दबावमा देखिएको हो बर्मुडाको समर सेट मैदानमा गैराती अमेरिकाले दिएको तीन उनसत्तरी रनको लक्ष्य पछ्याएको नेपाल एक बल बाँकी छँदै दुई सय बहत्तर रनमा अल आउट भएको थियो उता इन्डियन प्रिमियर लिग क्रिकेटमा आज पनि दुईवटा खेल हुँदैछ पहिलो खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेङ्गलोर तथा दोस्रो खेलमा मुम्बई इन्डियन्स र किङ्स इलेभेन पन्जाब बीच प्रतिस्पर्धा हुनेछ पहिलो खेल अपराना सभा चार बजेपछि तथा दोस्रो खेल बेलुका सभा आठ बजेपछि सुरु हुनेछ नौ खेल खेल्दै बाह्र अङ्क जोडेको बेङ्गलोर दोस्रो स्थानमा छ भने बेङ्गलोरभन्दा एक खेल कम खेलेको राजस्थानको दस अङ्क छ ऊ तेस्रो स्थानमा छ त्यस्तै आठ खेलबाट दश अङ्क जोडेको मुम्बई चौथो तथा समान खेलबाट आठ अङ्क जोडेको पन्जाब छैटौँ स्थानमा छ हवस् त बिहान एघार बजीको अर्पण खबर सकियो समाचार कक्षबाट म सुजिता हमाल बिदा भएँ नमस्कार